गीत मेरो साथमा रहेको छ र गएको साताबाट अलिकति मैले फरक तरिकाले कार्यक्रमलाई अगाडि बढाउँदै बढाइराखेको छु र आज पनि मैले प्रोग्राममा एउटा प्रश्न राख्छु र त्यो प्रश्नको सही जवाब तपाईँले अफ एयरमा आएर टिपाउनु पर्ने हुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन बिल्कुलै हामीले खोल्ला गरी राखेका छौँ र आजको प्रश्न रहेको छ आजको कार्यक्रम कार्यक्रम कलिउड काउन्ट डाउनमा नम्बर वान पोजिसनमा कुन फिल्मको गीत परेको छ यदि तपाईँलाई थाहा छ यदि तपाईँले गेस गर्न सक्नुहुन्छ भने तपाईँले चिपाउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हेरेका छौँ र आजको प्रोग्राम कलिउड काउन्ट डाउनमा नम्बर वान पोजिसन कुन फिल्मले क्याप्चर गरेको छ मात्र फिल्मको नाम तपाईँले अफेयरमा आएर टिपाउनुहोला र संयुक्त टिप्पणी साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जुन हल पर्सा बजारको तर्फबाट बाट दुईवटा टिकट पाउनुहुनेछ र त्यहाँ प्रदर्शन भइराखेको सिनेमा हेर्न अवसर पाउनुहुन्छ अब लाग्नुपर्ने हुन्छ नम्बर टेन पोजिसनमा त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो सादा हो ए माया हो काउन्ट डाउनबाट भएको छ भने नम्बर टेन पोजिसनमा जन्जिरले न्युटी मारेको छ नम्बर टेन पोजिसन जन्जिर अब प्रदर्शनको लागि एकदम तयार भएर बसेको फिल्म हो र टङ्क थोकेको स्वर रहेको छ यो गीतमा अहिले मैले बजाउन लागेको र टङ्क थोकेले सङ्गीत भर्ने काम गरेका छन् सुबित बस्नेत निर्देशक हुन् करण क्रेजीको प्रस्तुत हो चल प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ हुन्छौ जसै आयो मेरो जीवनमा बाहर आयो मेरो यो मनमा किन सुन्ने सुन्ने लाग्छ कुनै पल जब तिमी टाढा टाढा हुन्छौ प्यारो प्यारो लाग्छ कुनै पल कथा कि परी मेरो सामु आए जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो सुनेको मैले कथा कि परी मेरै सामु आए जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो किन नाचु नाचु लाग्छ कुनै पल जब तिमी मेरै सामु हुन्छौ किन प्यार ओके किन गाह्रो गाह्रो लाग्छ नेपाली कथन चलचित्र जङ्जिरबाट राखेको थिए नम्बर टेन पोजिसनमा न्युटी गरेको छ अब भदौको दोस्रो साताबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ करम क्रेजीले फिल्मको निर्माण गरेका हुन् भने सुबित बस्नेतले फिल्मको निर्देशन गरेका हुन् टङ्क बुढाथोकीको सङ्गीत रहेको छ र मैले प्रोग्राममा प्रश्न राखिराखेको छु कि आजको कार्यक्रम कलिउड काउन्ट टाउनमा नम्बर वान पोजिसनमा कुन फिल्म परेको छ यदि तपाईँलाई थाहा छ भने यदि गेस गर्न सक्नुहुन्छ भने तपाईँले टिपाउन सक्नुहुन्छ शून्य पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नम्बर वान पोजिसन कुन फिल्मले क्याप्चर गरेको छ ओके तपाईँको गेस सही हुन सक्छ फटाफट डायल गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ अबलाई नम्बर नाइन क्वेसनको guess Nepal number nine question capture गरेको छ नेपाली कथन चलचित्र किन किन एक स्टेप माथि चढ्दैछ किन किन अबलाई फरि काउन्टरको नम्बर नाइन क्वेसनमा नेपाली कथन चलचित्र किन किन नम्बर नाइन キナキナキナキナキナキナキナ बिना त्यो आकाश कसला झै तिमी बिना यो धरती उक्ला झै तिमी बिना यो सासै रुक्ला झै ओ तिमी बिना त्यो आकाश कसला झै तिमी बिना यो धरती उठला झै तिमी बिना यो सासै रुक्ला झै भो ओ तिमी बिना यो जीवन अधुरो तिमी बिना यो जीवन मधुरो तिमी बिना यो जीवन अपुरो भो きなきなきなきなきな ओके किन किन चर्च ट्र्याक यहाँले सुनिरहनु भएको छ नम्बर नाइन पोजिसन क्याप्सुल गरेको छ किन किन रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म हो नम्बर टेन र नम्बर नाइन पोजिसन पछि अब नम्बर एट पोजिसनको गीत सुनि फालो नम्बर एट पोजिसन क्याप्सुल गरेको छ ढुवानी र ढुवानी अब प्रदर्शनको लागि एकदम तयार भएर बसेको फिल्म हो र पिताम्बर फाटी फिल्मका निर्देशक हुन् कविता श्रेष्ठको लगाइनु भएको छ धुवानीमा र अब लगाउने काउन्टाउको नम्बर एट पोजिसनमा नेपाली कथा चलचित्र धुवानी नम्बर एट Thank you. देखि भदौबाट प्रदर्शनमा लागेको नेपाली कथा चलचित्र दुवानीको गीत गाली सुनिरहनु भएको छ कविता श्रेष्ठको तेस्रो प्रस्तुति भन्नुपर्छ दुवानी र फिल्मबाट निर्माण हुने निकै आशावादी भएको छ प्रोग्रामको नाम हो कलिउड काउन्ट र प्रोग्राममा मैले आज प्रश्न राखिराखेको छु कि आजको कार्यक्रममा नम्बर वान पोजिसनमा कुन फिल्म परेको छ यदि तपाईँलाई विश्वास छ र तपाईँ गेस गर्न सक्नुहुन्छ भने तपाईँको त्यो गेस चाहिँ हुनसक्छ र नम्बर वान विषयमा कुन फिल्म परेको छ तपाईँले टिपाउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोर लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नम्बर वान पोजिसनमा कुन फिल्म परेको छ आजको प्रोग्राममा तपाईँले मात्र फिल्मको नाम टिपाउनुहोला विनर हुने साथीलाई हामीले दुईवटा टिकट दिनेछौँ जुन जुन थियो पर्सा बजारको तर्फबाट वेला वेला भने काउन्टाउनको नम्बर सेभेन पोजिसनको गीत Nepal number seven position capture गरेको छ सुपारीबाट धुम Na na na na, tum. Okay सुपारीबाट यहाँले गीत सुनिरहनु भएको छ धुम धन न सुपारी फिल्म पनि बिस्तार बिस्तारै काउन्ट डाउनबाट तल छ त्यसै अबलाई नम्बर सिक्स पोइसनको गीत सुनि पारो well number six position capture गरेको छ दबाव र दबाव रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म हो र अबलाई बने नम्बर सिक्समा नेपाली कथा चलचित्र दबावबाट मलाई जस्तो साथी नम्बर सिक्स जसको साथी बनु जस्तो लाग्यो त्यस्तो भाग्य मानी जसलाई मनका कुरा भनु जस्तो लाग्यो त्यस्तो भाग्यमानी तिमी नै त हौ मलाई जसको साथी बनु सफिदा मेरै इशारामा तर मैले चाहे तिमीलाई नै तिमी बाहेक संसार दुनिया छ फिदा मेरै तर मैले चाहे तिमीलाई नै तिमी बाहेक संसार छुटो लाग्छ मलाई र त मन पराए तिमीलाई नै जसलाई जीवन साथी चुनु जस्तो ओके मलाई जस्तो साथी नेपाली कथन चलचित्र दबाबको गीत यहाँले सुनिरहनु भएको छ दयराम दहाल फिल्मका निर्देशक फिल्म अब चाँडै नै रिलिजको लागि तयार भएर बसेको फिल्म हो र प्रोग्राममा मैले प्रश्न सोधिराखेको छु कि आजको प्रोग्राम क्लियर डाउनमा नम्बर वान पोजिसनमा कुन फिल्म परेको छ यदि तपाईँलाई थाहा छ भने कल गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरी पुगेका छौँ नम्बर वान पोजिसन कुन फिल्मले क्याप्चर गरेको छ तपाईँलाई फिल्मको नाम छ नाम थाहा छ भने कल गर्न सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन बिल्कुल एकको लागि राखेका छौँ र विनर हुने साथीलाई हामीले टिकट दिनेछौँ जनज्योति हल फर्सा बजारको तर्फबाट दुईवटा टिकट दिनेछौँ नम्बर टेन पोइसनदेखि नम्बर सिक्स पोइसनको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर फाइभ पोइसनको गीत सुनि नम्बर फाइभ पोइसन क्याप्चर गरेको छ नेपाली कथा चलचित्र महसुसले र सङ्घ भएको दिल चुप छा नंबर फाइव मौन छायो धड़कन बोली रहे दिल चुप छा हाँ चुप छ मौन छायो धड़कन बोली रहे अचलको बसाई दिलमा तिमीलाई रोज्दैछ यो मनले ओके नम्बर फाइभ क्वेसनको गीतलाई सुनिरहनु भएको छ महसुसबाट राखेको थिएँ र महसुस अब प्रदर्शनमा आउँदैछ श्रावण बत्तीस गतिबाट नौ नेपाल फिल्मका निर्देशक कल्याण घिमिरे लगाइरहेको छ कल्याणको महसुसमा र सुनिस अधिकारीले सङ्गीत भर्ने काम गरेका छन् र कलाकारको कुराकानी गर्ने हो भने अनिल सिग्देल केके अधिकारी शर्मा लगायत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 शब्द मिठो मुटु दुख्छ पलपलमा तिमी एकछिन टाढा हुँदा आगो बोल्छ यो मनमा एक्लै सम्झी बरबराउँछु एक्लै सम्झी हाँस्छु म एक्लै सम्झी कराउँछु एक्लै सम्झिरहन्छु म मेरो हौ मात्र मेरो म माया हुँ तिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ मात्र तिम्रो छाया छाया छाया छाया म हुँ तिम्रो तिम्रो छाया माया माया माया माया म हुँ तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हुँ तिम्रो तिम्रो छाया माया माया ओके रिया फिल्मको गीत उहाँले सुनिरहनु भएको छ I love you Riya I love you Riya number four position capture गरेको छ अबलाई नम्बर थ्री क्वेसनको गीत छ Nepal well number three position capture गरेको छ uh, नेपाली कथाङ चलचित्र ब्ल्याक नसका केही सिनेमा घरमा अझ पनि प्रदर्शन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 परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छपन्न छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश्च हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ छोराको बिहेका लागि गरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई Chaudhary photo and video mixing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 कलिउड काउ जा कलिउड ल्यु मजा सातको बुधबार अपराह्न चार बजेको समाचार पछि मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्टाउन ब्रेक ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको मेगाहरूको प्रस्तुति प्रोग्राम कलिउड गाउँ डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम कलिउड गाउँ डाउन आउने गर्छ प्रत्येक सातको बुधबार अपरा चार बजेको समाचारपछि करिब समाचार पछि करिब करिब पाँच बजीसम्म र प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीतसँगै प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम कलिउड काउन्टाउनमा र आज मैले प्रश्न पनि राखिराखेको छु र आजको प्रश्न मैले भनिराखेको छु कि आजको प्रोग्राम कलिउड काउन्टाउनमा नम्बर वान पोजिसनमा कुन फिल्म परेको छ तपाईँले टिपाउन सक्नुहुन्छ यदि तपाईँलाई थाहा छ भने तपाईँले टिपाउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ र प्रोग्रामको हामी निकै अन्तिम अन्तिम चरणमा पनि आइसकेका छौँ र समय चाहिँ निकै कम रहेको छ तपाईँलाई नम्बर वान विषयमा कुन फिल्म परेको जस्तो लागेको छ तपाईँले टिपाउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अब लाग्नु परेको हुन्छ नम्बर टू तर्फ well number two position capture गरेको छ बिस्तारै बिस्तारै माथि चढ्दैछ फिल्मको नाम हो लफोडा र लफोडा श्रावण अठार गतिबाट प्रदर्शनमा आउँदैछ किशोर चौधरी फिल्मका निर्देशक हुन् प्रस्तुतकर्ता नारायण खतिवडा अशोक श्रेष्ठले लगानी गरेका छन् चलचित्र लफडामा र कलाकारको कुराकानी गर्ने हो भने मुकेश जग्गा जर्ना थापा रागिनी खड्गी मुकुन्द थापा सुन्दर पाण्डे लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ अबलाई भने काउन्ट डाउनको नम्बर टु पोजिसनमा नेपाली कथन चलचित्र लफडाबाट आइटम सङ्ग okay control Z control Z Nepali कथा चलचित्र लफडाको गीत यहाँले सुनिरहनु भएको छ श्राम अठार गतिबाट यो चलचित्र अल नेपाल प्रदर्शनमा आउँदैछ र अबलाई नम्बर वान पोजिसनको गीत नेपाल हो वेल त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रिक्याप नम्बर टेनमा जन्जिरले न्युजी गरेको थियो किन गाह्रो लाग्छ बोलको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर टेनमा किन किन नम्बर एटमा डुवानी नम्बर सेभेनमा सुपारी नम्बर सिक्समा दबाब नम्बर फाइभमा महसुस र नम्बर फोरमा रिया र नम्बर थ्री पोजिसन क्याप्चर गरेको थियो ब्ल्याक नाइट र नम्बर टू पोजिसनको गीत यहाँले सुन्दै हुनुहुन्छ नेपाली कथन चलचित्र लफडा र नम्बर वान पोजिसन कुन फिल्मले क्याप्चर गरेको छ धेरैले गेस गरिसक्नु भएको छ र मैले प्रश्न पनि आज सोधेको थिएँ कि नम्बर वान पोजिसन कुन फिल्मले क्याप्चर गरेको छ जम्मा पाँचजना साथीले कल गर्नुभएको थियो आजको कार्यक्रममा तिनजना साथीले सही उत्तर दिनुभएको थियो भने दुईजना साथीले गलत उत्तर चिपाउनु भएको छ र नम्बर वान पोजिसन क्याप्चर गरेको छ ल लभ फर एभर र लभ फर एभर यतिखेर रिलिज भइराखेको फिल्म हो र कल गर्नुभएको थियो स्वेता खतिवडा बकुलरबाट विशाल सडा वृद्धनगरबाट मेना डलाकोटी भरतुरबाट सङ्गीता चापगाई मानपुरबाट मिलन मगर लोथरबाट जम्मा पाँचजना साथीले कल गर्नुभएको थियो भने सैतुर टेपाउने साथीहरू हुन्छ स्वेता खतिवडा बकुलरबाट त्यसै गरी विशाल सडा वृद्धनगरबाट मिना डलाकोटी भरतपुरबाट र दुईजना साथीले गलत उत्तर टिपाउनु भएको छ र तिनजना साथीमध्ये हामी एकजनालाई विजेता बनाउनु पर्ने हुन्छ विजेताको नाम लिएर हामी आउनेछौँ त्यतिजेलसम्मको लागि हामी नम्बर पोजिसनमा पर्न सफल नेपाली कथा चलचित्र लभ फरेभरको गीत सुन्छौँ लिउ मजा लिउ मजा मजा मजा मजा मजा मजा मजा मजा मजा गएपछि लिऊ मजा लिऊ मजा मजा मजा मजा ल्यू मजा ड्यू मजा ड्यू मजा ओके लभ फरेभरको गीत गाने सुनिरहनु भएको छ शङ्कर आचार्यले फिल्मको निर्देशन गरेका हुन् प्रस्तुत कर्ता राज आचार्य र चेतन सापुराको सङ्गीत सुन्न पाइन्छ फिल्मका गीतहरूमा सुमिना घिब्रे अजित विष्ट निरज बडा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ देशव्यापी रूपमा यो चलचित्र प्रदर्शन भइराखेको छ र आज सहित टिपाने साथीहरू हुनुहुन्छ सहित कतिवटा बोक्लोरबाट विशाल छोडा वेन्द्रनगरबाट मिना डल्लाकोटी भरतपुरबाट र तिनजना साथीमध्ये मैले एकजनालाई विजेता बनाउनु पर्ने हुन्छ र आजको प्रोग्राममा विनर हुनुभएको छ बक्लरबाट कल गर्नुभएको थियो सहित खतिवटा हामी उहाँलाई भन्छ चाहन्छौ ओके एक हप्ताभित्र आफ्नो परिचय पत्रको फोटोको विषय हाम्रो कार्यालयमा सम्पर्क राख्नुहोला जो विनर हुनुभएको छ र सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु प्रोग्राममा कल गर्ने साथीहरूलाई उनीहरू हुने साथीलाई त्यसै उनीहरू नहुने साथीहरू जसले प्रोग्राममा कल गर्नुभयो र प्रोग्राम सुनेर साथ दिने साथीहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै प्रोग्राम करिब काउन्टाउनबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार